अहिले बिहानको एघार बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्सल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बात युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी मात्र एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै का बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेंज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चौक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे शोरूम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर रेडियो सुनो हजुर यस अर्पण खबर साथ साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै का साथ आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ बिक्रेता मल्टिलर्निङ एकाडेमी साइन्स र टेस्ट मात्र र पाइने साथै कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टिलर्निङ खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट माथि मोबाइल अन्ठानब्बे चार छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल संविधानसभा उपनिर्वाचनमा दलहरूले यसअघिको तीनवटा निर्वाचन क्षेत्रमा विजय कायम राखेका छन् चिरेवन र कैलालीमा कङ्ग्रेस विजयी भएको छ भने बर्दियामा एमाले जित हासिल गरेको छ र काठमाडौँमा पनि नेपाली कङ्ग्रेस विजयी हुने सम्भावना बलियो भएको छ संविधान सभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर चारमा नेपाली कङ्ग्रेस विजयी भएको छ कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरे निकटतम प्रतिद्वन्दी पार्वती रावलभन्दा तीन हजार छयालिस मत अन्तरले संविधान सभा सदस्यका लागि निर्वाचित हुनुभएको छ आज बिहान सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार घिमिरेले बिस हजार तीन सय अठार मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्दी एमाले रावलले सत्र हजार दुई सय बहत्तर मत मत प्राप्त गर्नुभएको छ यसअघि दुई हजार सत्तरी सालमा भएको सो क्षेत्रको संविधान सभा निर्वाचनमा नेपाली कंग्रेसका सुशील कोइरालाले एक्काइस हजार सात सय साठी मत ल्याई विजयी हुनुभएको थियो राहुल मङ्सिरमा सम्पन्न निर्वाचनमा दस हजार सतसठी मत ल्याई तेस्रो स्थानमा रहनु भएको थियो भने यसपटक सात भन्दा बढी मत प्राप्त गर्नुभएको छ रावल यसअघि पनि पहिलो र दोस्रो संविधान सभा चुनावमा पराजित हुनुभएको थियो यस्तै गत निर्वाचनमा दोस्रो स्थानमा रहेको एकीकृत नेकपा माओवादी यसपटक भने तेस्रो स्थानमा झरेको छ ए माओवादी उम्मेद्वार खुसीराम पाखरिनले सात हजार आठ सय मत प्राप्त गर्नुभएको छ गत निर्वाचनमा ए माओवादीका चित्रबहादुर श्रेष्ठले दस हजार सात सय उनाचालिस मत ल्याई दोस्रो स्थानमा रहनु भएको थियो पहिलो संविधान सभामा ए माओवादी विजयी भएको थियो भने दोस्रो संविधान सभा चुनावमा कङ्ग्रेस नै विजयी बनेको थियो दोस्रो संविधान सभा चुनावमा कङ्ग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइरालाले दुई क्षेत्रबाट जितेपछि चितवन छाड्नु भएको हो कोइरालाले चितवन छाडेपछि क्षेत्रमा चारमा उपनिर्वाचन भएको हो हिजो भएको विद्युतीय मतदानमा त्रिहत्तर प्रतिशत मत खसेको थियो यसैबीच क्षेत्र नम्बर चारमा रामकृष्ण घिमिरे विजयी बनेपछि नेपाली कङ्ग्रेस चितवनले विजय उत्सव मनाउँदैछ यसै गरी उता कैलाली छमा कङ्ग्रेसका पुष्करनाथ ओझा विजय हुनुभएको छ उहाँले एमालेकै महेश्वर पाठकलाई पराजित गर्दै विजय हुनुभएको हो ओझाले चौध हजार सात सय पचासी मत ल्याउँदा पाठकले एघार हजार नौ सय उनासाठी मत प्राप्त गर्नुभयो भने तेस्रो स्थान हात पारे हात पारेका राप्रपा नेपालका राजेश भण्डारीले चार हजार तिन सय चौसठी मत प्राप्त गर्नुभएको छ त्यसै गरी उता बर्दिया एकमा एमालेका श्यामप्रसाद ढकाल विजय हुनुभएको छ ढकालले कङ्ग्रेसका उम्मेद्वार साधे विष्टलाई पराजित गर्नुभएको हो ढकालले सोह्र हजार छ सय छयानब्बे मत ल्याएर विजय हुँदा उहाँका निकटतम प्रतिद्वन्दी कङ्ग्रेसका विष्टले एघार हजार तिन सय पैँतिस मत प्राप्त गर्नुभएको छ यस्तै गरी ए माओवादीका उम्मेद्वार भवन कुमार थारूले एघार मत प्राप्त गर्नुभएको छ बागलुङ क्षेत्र नम्बर चारमा भएको उपनिर्वाचनबाट विजय नेपाली कङ्ग्रेसका रामकृष्ण घिमिरेले नयाँ संविधान बनेपछि देश विकासको दिशामा अगाडि बढ्ने बताउनु भएको छ मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर चार चितवनले संविधान सभा सदस्य प्रमाणपत्र वितरणको लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संविधानका विवादित विषयहरूमा सहमति कायम गर्दै माघ आठमा देशमा नयाँ संविधान जारी हुने बताउनु भएको छ नवनिर्वाचित सभासद घिमिरेले राजनीतिका कुरामा अल्झिएर जालझेल गरेर जनतालाई विकासको पहुँचबाट टाढा राख्न नहुने तर्क गर्दै क्षेत्र नम्बर चारका आवश्यकतालाई पूरा गर्न आफूले पहल गर्ने जिकिर गर्नु भएको छ बिस्तारै देश उच्च लोकतान्त्रिक अभ्यासको मार्गमा बढेकाले जनतालाई झुक्याउने संस्कृति हटाउने प्रतिबद्धता जनप्रतिनिधिहरूमा हुनुपर्ने पनि उहाँले बताउनु भयो उहाँले जनताको हितको खिलाफमा कसैले दायाँ बायाँ गर्न खोजे सम्झौता नगर्ने पनि बताउनु भएको छ उहाँले हतियार असल भए मात्रै असल चित जनताले पाउन सक्ने भन्दै आफ्नो जित स्थानीय विकास र संविधान निर्माणका लागि भएको पनि दावी गर्नुभयो शासकीय स्वरूपका विषयमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दैछ आज पनि सभासदहरूले शासकीय स्वरूपका विषयमा धारणा राख्ने बुझिएको छ अघिल्लो संविधान सभाको बहसमा राखेका दलीय विचारलाई सभासदहरूले दोहोर्याइरहेका छन् तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमति र असहमतिका विषयको निर्क्युर सम्बन्धी प्रतिवेदन दुई हजार एकहत्तर माथिको एकीकृत छलफलमा भाग लिँदै सभासदहरूले फरक फरक भनाइ राखिरहेका छन् बैठकमा नेपाली कङ्ग्रेसले संसदीय प्रणाली नेकपा एमाले प्रत्येक प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली र एकीकृत माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा आफ्नो आवाज उठाइरहेका छन् संविधान सभामा सभासदहरूले पनि पार्टीको धारणा अनुसार नै बोलिरहेका छन् संविधान सभाको यसअघि छ गतेको बैठकमा पेश भएका तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमति र असहमतिका विषयहरूको प्रतिवेदन दुई हजार एकात्तर सम्बन्धी दुईवटा थप प्रतिवेदनमाथि पनि आज छलफल हुने बुझिएको छ संविधान सभाको बैठक अब केही बेरमा बस्छ लाग्दैछ अन्तर्राष्ट्रिय एकल महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ एकल महिलाप्रति हुने यौन हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ एकल महिला समूह लगायत एकल महिलाको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले यो कार्यक्रमको आयोजना गर्दैछन् गरिबी अशिक्षा एचआइबी एड्स द्वन्द र सामाजिक अन्यायका कारण पीडामा परेका विश्वभरका एकल महिला र उनीहरूका बालबालिकालाई सहयोग गर्नका लागि सचेतना जगाउन हरेक वर्ष जुन तेइस तारिकमा यो दिवस मनाउँदै आइएको छ दिवसको अवसरमा एकल महिला काठमाडौँले काठमाडौँमा एकल महिला सभासदलाई सम्मान लगायत देशैभरि विभिन्न कार्यक्रम गर्दैछ संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर झण्डै चौबिस करोड पचास लाख एकल महिला र उनीहरूका पचास करोड बालबालिका विभिन्न खाले पीडामा रहेका छन् त्यसमध्ये एघार करोड पचास लाखभन्दा बढी एकल महिला गरिबीमा बाँच्न बाध्य भएका छन् आठ करोडभन्दा बढी महिला शारीरिक दुर्व्यवहार सहन बाध्य छन् नेपालको जनगणना दुई अनुसार नेपालमा एकल महिलाको सङ्ख्या छ लाख रहेको छ एकल महिलाहरू ठूलो सङ्ख्यामा भए पनि अधिकारको सम्मान समाधान अझैसम्म पनि हुन नसकेकाले सकारात्मक विभेदमा सरकारले पनि ध्यान दिनुपर्ने सरकारवालाले बताएका छन् र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा पोर्चुगलले अमेरिकालाई दुई दुईको बराबरीमा रोक्दै अङ्क बाँडेको छ अन्तिम मिनटमा गरेको गोलको मद्दतमा अमेरिकालाई बराबरीमा रोक्दै पोर्चुगलले विश्वकप फुटबलको नकआउट चरण प्रवेशको सम्भावना कायम नै राखेको छ खेल सकिन तीस सेकेन्डमा पोर्चुगलले गोल फर्काएको हो यसैबीच आज बिहान भएको खेलमा कोरिया र अल्जेरिया बीचको खेलमा अल्जेरियाले कोरियालाई चार दुई गोल ले जित हात पारेको छ राति भएको खेलमा भने बेल्जियमले रुसलाई सुनेका विरुद्ध एक गोलले पराजित गरेको छ आज राति र भोलि बिहान पनि चारवटा खेल हुँदैछ यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeso real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पंप फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेटरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी